सुस्तरी आयो छायो मनमा यसरी छायो माया बाँच्न जस्तै हो माया भनेको यस्तै हो फुल र बाँच्न जस्तै हो मैले मन पराए तिमीले मन परायो जता गयो उतै मस्ती आज किन होला जता गयो उतै मस्ती आज किन होला बाँच्न जस्तै हो जिन्दगी नै प्यार भयो मन मिलेपछि जिन्दगी नै प्यार भयो मन मिलेपछि भनेको यस्तै हो फुल र बाँच्न जस्तै हो आयु छायो तिमी त बेसरी छायो मैले मन पराए तिमीले मन परायो म तिमी हराए तिमीमा म मैले मन पराए तिमीले मन परायो म तिमी महाराए तिमी ममा हरा